रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि केही साथ सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ समाचार कक्षीबाट म सुजिता हमाल अब समाचार विस्तारमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहका सुरक्षा सल्लाहकार शिवशङ्कर मेननले आगामी मङ्सिरमा गर्ने गरी नेपाली तयारी भइरहेको संविधान सभाको निर्वाचनका लागि सबै खाले सहयोग गर्न तयार रहेको बताउनु भएको छ चार दिने भारत भ्रमणमा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्ताको क्रममा उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन र निर्वाचन गराउने वातावरण निर्माणका लागि खेलेको भूमिकाको प्रशंसा समेत गर्नुभएको थियो करिब पचास मिनट भएको भेटवार्तामा नेपाल भारत सम्बन्ध आर्थिक लगानी राजनीतिक घटनाक्रम सुरक्षा ए माओवादी र भारतीय संस्थापन पक्षसँगको सम्बन्ध सुधार लगायतका सबै विषयमा सकारात्मक कुराकानी भएको बताइएको छ सो अवसरमा नेपालको जलविद्युतको विकास तत्कालीन ऊर्जा सङ्कट समाधान र लुम्बिनी विकासको लागि सहयोग गर्ने विषयमा छलफल भएको थियो भेटवार्तामा प्रचण्डले नेपालको भूमि प्रयोग गरी हुने भारत विरोधी गतिविधि कुनै पनि हालतमा हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो अर्थमन्त्री शङ्कर प्रसाद कोइरालाले अनुदान रकम बढाउन एसियाली विकास बैङ्कसँग आग्रह गरेका छन् आज नेपाल स्थित एडिबीका राष्ट्रिय निर्देशक केनिची योको यामासँगको भेटमा कोइरालाले उक्त आग्रह गरेका हुन् उनले अनुदानको साटो ऋणको भार मात्र बढ्दै गएकोमा एडिबीसँग गुनासो गरेका छन् योजना आयोगका पदाधिकारीहरूले राजीनामा दिएपछि एडिबीले लगानी गरेको योजना आयोजनाको भविष्य के हुने भन्ने एडिबी अधिकारीको जिज्ञासामा कोइरालाले यसको व्यवस्थापन सरकारले गर्ने भएकाले त्यसप्रति चिन्ता नलिन सुझाव दिएका छन् सरकारले साउन एक गतेदेखि दुई रङको सिलिन्डर कार्यान्वयनमा ल्याउने तयारी गरिएको बेलामा नेपाल उद्योग वाणिज्य महासंघले विरोध जनाएको छ महासंघ र ग्यास उद्योग संघका प्रतिनिधिहरूले वाणिज्य तथा आपूर्ति मन्त्री शंकर प्रसाद कोइरालालाई भेटेर दुई रङको सिलिन्डर कार्यान्वयनमा जटिलता रहेको भन्दै विरोध जनाएका हुन् दुई रङको सिलिन्डर कार्यान्वयन गर्ने सरकारी निर्णय सरकारकै लागि प्रतिउत्पादक भएको बताउँदै व्यवसायीहरूले अन्य भरपर्दो विकल्प खोज्न सरकारलाई आग्रह गरेको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ कार्ड वितरणमा स्थानीय निकायको सिफारिसले आधारपत्र बनाई ठगी नियन्त्रण गर्न सकिने व्यवसायीहरूको सुझाव छ अर्थ र उद्योग मन्त्री समेत रहेका कोइरालाले सरकारवालाहरूसँग छलफल गरेर उद्योगका माग सम्बोधन गर्ने आश्वासन दिनुभयो शिक्षा सेवा आयोगको परीक्षाका लागि चितवनमा परीक्षा केन्द्र तय गरेका छन् जिल्ला शिक्षा समितिको बैठकले परीक्षा तय गरेको हो सबै परीक्षा केन्द्रहरू भरतपुर नगरपालिकाभित्रका विद्यालय हरूमा केन्द्रित गरिएको जिल्ला शिक्षा कार्यालय चितवनका उपसचिव भक्तबहादुर सेन्चुरीले जानकारी दिनुभएको छ जेठ नौ गते हुने माध्यमिक तहका परीक्षाका लागि पाँचवटा जेठ दस गते हुने निम्न माध्यमिक विद्यालयका लागि तेह्रवटा र जेठ एघार गते हुने प्राथमिक विद्यालयका लागि उन्नाइसवटा परीक्षा केन्द्र तय गरेका छन् उन्तिसजना माध्यमिक तहका शिक्षकका लागि एक हजार छ्यानब्बे छयालिसजना निम्न माध्यमिक विद्यालय तहका लागि तिन हजार दुई सय दस र एक सय उन्नाइस प्राथमिक तहका शिक्षकका लागि चार चार हजार आठ सय पाँच परीक्षार्थीहरू सहभागी हुँदैछन् परीक्षा केन्द्र तय गरे पनि केन्द्राध्यक्ष र निरीक्षकहरूको व्यवस्था भने अझै गरिएको छैन रौतहटको शिवनगर गौर सडक खण्डको झुनखुनुवा चोकमा आज यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ पछाडि बसेका अर्का गम्भीर घाइते भएका छन् सर्लाईको मलङ्गबाट सदरमुकाम गौर जाँदै गरेको नातिन ख दुई एक दुई शून्य नम्बरको कृष्ण कन्या ट्राभल्स बसले झुनखुनुवा चोकमा डिएल चार एस बिजे छ छ दुई नौ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा देवाई गाविस आठ कुरिनिया टोलका पैँतालिस वर्षीय शेष अभिल्याको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरीकाले गोरले जनाएको छ मोटरसाइकल पछाडि बसेका अभिलेषका बुवा शेष दावत गम्भीर घाइते भएका छन् घाइतेलाई थप उपचारका लागि बेरिगज पठाइएको एसपी गोविन्द राम परियाले जानकारी दिनुभएको छ घटनापछि आक्रोशित स्थानीयवासीले ठक्कर दिने बसमा तोडफोड गरेका छन् पाकिस्तानको उत्तर पूर्वी नगर पेसावरमा आज एक आत्मघाती बम आक्रमणकारीले आफ्नो मोटरसाइकल एक बसमा जुधाउँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको र अन्य पैँतालिस व्यक्ति घाइते भएको जानकारी प्रहरीले दिएको छ पाकिस्तानमा मे एघारमा आम निर्वाचन हुने भएको छ भने अप्रेल एघारदेखि राजनीतिक तथा राजनीतिक दलहरूलाई लक्ष्य गरी गरिएको आक्रमणमा छप्पन्न व्यक्तिको मृत्यु भइसकेको छ आजको आत्मघाती आक्रमणमा नगर प्रशासनका वरिष्ठ अधिकारी साहिब जादा अनिसलाई लक्ष्य बनाइएको थियो थियो आबादमा विस्फोट हुनु केही अगाडि उनी सोही स्थानबाट गएका थिए प्रहरी अधिकारी मोहम्मद फैजलले आत्मघाती आक्रमणमा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको तथा अन्य पैँतालिस घाइते भएको जानकारी दिएका छन् उक्त कुरालाई अस्पतालका अधिकारीहरूले पनि पुष्टि गरेका छन् घटनास्थलमा आक्रमणकारीको शरीरको भाग फेला परेका छन् बम निष्क्रिय बनाउने अधिकारीहरूले आक्रमणकारीले छ किलोग्राम ब्रामरको विस्फोटक पदार्थ प्रयोग गरेको जानकारी दिएका छन् र बर्मुडामा जारी ICC world cricket league division थ्रीमा आज नेपालले आफ्नो दोस्रो खेलमा युगाण्डाको सामना गर्दैछ खेल समरसेट क्रिकेट मैदानमा बेलुका सभा सात बजेपछि हुनेछ नेपाललाई अघिल्लो चरण प्रवेशका लागि युगाण्डालाई जित्नै पर्ने हुन्छ आफ्नो पहिलो खेलमा अमेरिकासँग चौरानब्बे रनको अन्तरले पराजित भएपछि नेपाल दबावमा देखिएको हो बर्मुडाको समरसेट मैदानमा गै अमेरिकाले दिएको तीन रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छँदै दुई रनमा अल आउट भयो हवस् त अपराह चार बजीको अर्पण खबर सकियो समाचार कक्षीबाट म सुजिता हमाल बिदा नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस सानो व्यापार गरौँ भनेको आफूसँग पैसा